नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ओजेलका खबरमा म कार्यक्रम सञ्चालक प्रेम सुनारको तर्फबाट समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरको आज हामी दुई सय बैसठी श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्नेछौँ गुल्मीमा अहिलेसम्मकै महँगो उपचार खर्च लाग्ने रोग लागेका बालकको जीवन रक्षा सम्बन्धी अपिल र नियमित स्तम्भ जीवनको गोरेटोमा ऋण तिर्न नसकेर छब्बिस वर्षसम्म साउको घरमा बाँधा बसेका परिवारको बिचल्लीको कथा सुनाउने छौँ त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला ओजेलका खबरको साथमा आवास गहना गृह तमगास एक नयाँ बजार गुल्मी सम्पर्क आवास गहना गृह तमगास एक नयाँ बजार गुल्मी सम्पर्क नम्बर शून्य उनासी पाँच बिस आठ सय उनसत्तरी अन्ठानब्बे चार त्रिहत्तर शून्य अन्ठानब्बे चौरानब्बे र अन्ठानब्बे चार त्रिहत्तर एक्काइस दुई सय एक प्रोफाइटर धर्म विश्वकर्मा यस उजेलका खबरका साथमा एहोभेसु सेन्टर पुतली बजार तमघास गुल्मी गुल्मी विकास बैंक अगाडि हजुर छालाका जुत्ताहरूको भण्डार जहाँ स्कुल जुत्ता जेन्ट्स जुत्ता बनाइनुका साथै बिक्री वितरण समेत गरिन्छ प्रोप्राइटर रोविन्द्र धौलाकोटी मोबाइल अन्ठानब्बे चार एकात्तर शून्य चौवालिस पञ्चासी एहोभेसु सेन्टर तमघास पुतली बजार गुल्मी गुल्मी विकास बैङ्कको ठिक अगाडि hotel evergreen campus road Tamghas Gulmi phone शून्य उनासी पाँच बिस चार सय चार व्यवस्थापक निरज मरासिनी मोबाइल अन्ठानब्बे पाँच सत्तरी सत्ताइस नौ सय सतासी यस ओजेलका खबरका साथमा Ayush furniture and furnishing centre Resunga नगरपालिका दस सोता तमगास गुल्मे हजुर हामी कहाँ सोफा पलङ दराज कुर्सी टेबल र डेकोरेसन सम्बन्धी सम्पूर्ण सामानहरू पाइन्छ घर घरमा गएर डेकोरेसन गरिने र अफिस सम्बन्धी सम्पूर्ण सामान बिटीबाट मान्यता प्राप्त मिस्त्रीबाट बनाउनुका साथै हाउस वायरिङ पानीको वायरिङ तथा घर निर्माण सम्बन्धी सम्पूर्ण काम गरिन्छ प्रोपराइटर प्रेम एन सूर्य नेपाली सम्पर्क नम्बर अन्ठानब्बे चार पचहत्तर छ्यानब्बे पाँच सय एकतिस र अन्ठानब्बे छ एकहत्तर तेह्र छ सय अन्ठानब्बे अन्ठाउन्न Ayush furniture and furnishing centre Resunga नगरपालिका दस सोता तम्कास गुल्मे जेलका खबरको साथमा new Resunga general store Resunga नगरपालिका पुतली बजार तुमघास कुर्मे हामी कहाँ किचन सामान तथा सिलाइ मेसिन सुपथ मूल्यमा पाइन्छ सम्पर्क अन्ठानब्बे पाँच सत्तरी सत्ताइस आठ सय अडसठी ओजेलका खबरको साथमा नयाँ गाउँ Pokhreli hotel and lodge Arghakhanchi jeep park bus counter अगाडि रेसुङ्गा नगरपालिका गुल्मे आउनुहोस् सेवा लिनुहोस् अनि रमाउनुहोस् पहिला पुतली बजार चोकमा रहेको आलु परौठा भाइको नामले चिरपरिचित पोखरेली चिया नास्ता पसल नयाँ व्यवस्थापनका साथ आफ्ना नयाँ ग्राहक महानुभावलाई अब चिया नास्ता खाना आवास तथा गाडी बुकिङको सुविधा समेत लिएर तपाईँहरूमाझ अधिकतम सेवा पुर्याउने हेतुले Arghakhanchi jeep park bus counter अगाडि नयाँ गाउँ पोखरेली होटेल एन्ड लजको नाम लिएर लिएर आएका छौँ सेवा गर्ने अवसर दिनुहुन अनुरोध गर्दछौ हाम्रो चाहना अधिकतम सेवा न्यूनतम शुल्क हो प्रोप्राइटर विजय भन्ने लुमाकान्त पोखरेल सम्पर्क अन्ठानब्बे चार एकहत्तर पन्चानब्बे एक सय असी र सन्तानब्बे चार सत्तरी छपन्न चार सय पन्चासी सर्वप्रथम श्रोता प्रतिक्रिया राख्न चाहन्छौ गुल्मीको दिब्रुङ गाविस साराङबाट नियमित श्रोता दुर्गा खरेल एसएमएसमा लेख्नुहुन्छ गत हप्ता हङदीका सात वर्षीय बालकको मर्मस्पर्शी कथा सुनेर मेरो आँसु आयो यस्तै कार्यक्रमलाई निरन्तरता दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु र सफलताको कामना गर्दछु त्यसका लागि दुर्गा बहिनीलाई विशेष धन्यवाद दिन चाहन्छौ त्यस्तै गुल्मीकै धुरकोट रजस्थल सातबाट सङ्गीता केसी र अन्य थुप्रै श्रोताले पनि गत हप्ताको जेलका खबर मन पराएको भन्दै एसएमएस पठाउनु भएको छ ती मध्ये धेरैले आफ्नो नाम ठेगाना पठाउनु भएको छैन कृपया आगामी दिनमा स्पष्ट नाम ठेगाना लेखेर होला भन्ने अनुरोध गर्दछौँ अबला गाउँ गुल्मीमा अहिलेसम्मकै बढी उपचार खर्च लाग्ने रोग लागेका बालकको जीवन रक्षाको अपिल सम्बन्धी खबरतर्फ रेसुङ्गा नगरपालिका वडा नम्बर एघार सिमिचौरका बिनबहादुर बस्नेतका आठ वर्षीय छोरा अमित बस्नेतलाई झन्डै अडसठी लाख रुपियाँ उपचार खर्च लाग्ने रोग लागेको हो उनलाई तत्कालका लागि आठ लाख रुपियाँ आवश्यक पर्ने बताइएको छ त्यसका लागि बस्नेत दम्पतिले यस ओजेलका खबरको सहारा लिनुभएको छ सुनौ उहाँहरूसँग गरिएको कुराकानी यो रोग चाहिँ कसरी कहाँबाट पत्ता लाग्यो पहिला यो बच्चाहरूलाई अनि यो सानसानो धब्बा भइरहेको थियो होइन शरीरमा अनि फेरि तमासतिर ल्याइयो अनि तमासबाट तमासले भन्यो फेरि उहाँलाई भन्यो यो रोग हामीले पत्ता लगाउन सकेन अनि फेरि पाल्पा लयो रेसुङ्गाबाट पाल्पा भेज्यो अनि पाल्पा भेज्दाखेरि उहाँले फेरि थोडा उहाँले लक्षण देखायो पाल्पा प्रवासमा हजुर ए ए प्लास्टिक एनिमिया भन्ने रोग पत्ता लाग्यो त्यसपछि अगाडि पठायो उहाँ काठमाडौँ त्यसपछि उहाँ गइसकेपछि अब फेरि डक्टरहरूले यस्तो भन्यो यस्तो बिमार रहेछ भनेर भन्यो अनि फेरि भनिसकेपछि उहाँले भन्नुभयो यति खर्च लाग्छ भनेर उहाँले भनिसक्नुभयो कति अडसठी लाख लाग्छ भन्छ होइन डक्टरहरूले तर हामीमा यति मात्र क्षमता छैन जति जति हामीले जग्गा जमिन बेच्ने हो त्यही चार पाँच लाखसम्म गर्न सकिन्छ होला होइन अब यत्रो पैसा अब कहाँबाट खर्च गर्ने हामीहरूले अब हामीले चाहेको हो हाम्रो हाम्रो मुटु हो हामीले मुटु बेच्न सक्छ भोलि तपाईँ के काम गर्नुहुन्छ म इन्डियामा काम गर्छु सानो होटेलमा त्यो कुकको काम गर्छु त्यही आठ दस हजार नेपाली कमाइन्छ त्यही हो अरू स्थिति यस्तै तपाईँको यो कुन चाहिँ सन्तान मेरो दोस्रो छोरा हजुर दोस्रो सन्तान बिमारी सुरु भएको कहिलेदेखि बाबुलाई बिराम सुरु भएको कमसेकम छ सात महिना भयो होइन अनि त्यसपछि शरीरमा कालो कालो डावरहरू आउने गर्थ्यो अनि एक्कासी पेनिसमा सोइलिङ भयो अनि पार्पा लग्यो पार्पा लाँदा एप्लास्टिक एनोमियाको शङ्का गऱ्यो अनि काठमाडौँ पठाइदियो अनि उहाँ पनि त्यही एलोमियाको शङ्का गऱ्यो अनि पुरा यही रोग हो भन्न नसकेको कारण निजामती कर्मचारी हस्पिटल बिम्बन काठमाडौँमा पठाइदियो अहिले उसको उपचारको लागि ठुलो रकम लाग्ने हुनाले आफ्नो सम्पत्तिले पनि नपुग्ने हुनाले हामी देश विदेशमा रहेका दिदी बहिनी दाजुभाइ जो पनि हुनुहुन्छ उहाँहरूबाट सहयोग लिन चाहन्छौँ जसले जे जति सक्छ कृपया सहयोग गरिदिनु होला भन्न चाहन्छु मैले भर्खरै रेसुङ अस्पतालका डाक्टर लक्ष्मण भुषालसँग सोधेको थिएँ यो रोग चाहिँ यस गुल्मी जिल्लामा अहिलेसम्मकै सबैभन्दा महँगो रोग हो भनेर भन्दै हुनुहुन्थ्यो उपचार कि टिचिङ अस्पतालमा कि चाहिँ तपाईँको कान्ति बाल अस्पतालमा हुन्छ अरे होइन कान्तिमा भएन अनि कान्तिदेखि मलाई भवन काठमाडौँ निजामती कर्मचारी सिभिल हस्पिटलमा पठाइदिनु भएको छ उहाँ डक्टर अमितले उहाँको अमितको उस बिरामी हेरिरहनु भएको छ उहाँको केस अमितको अमितको केस अमित श्रेष्ठले सम्हाल्नु भएको छ सबैसँग के आग्रह गर्न चाहनुहुन्छ हामी केयर नचञ्चनमा हानेको मुटुको टुक्रा हो होइन हामी अगर हामी बेचेर पनि होइन भोलि बच्चालाई बचाउन हामी चाहन्छौँ हजुरले सहयोग गरिदिनु पऱ्यो सक्दो जो सास संस्थाहरू हुनुहुन्छ प्लिज जसरी भएन हाम्रो बच्चालाई बचाइदिनुहोस् होइन हामीलाई त भोलि बिहान कसले किन्छ र होइन हाम्रो शरीर बेच्नु भने हाम्रो ऊ हो होइन भोलि मेरो हाम्रो बच्चाहरू बचाइदिनुहोस् सबैले जति सक्नुहुन्छ सहयोग गरिदिनुहोस् हामीहरूलाई हाम्रो बच्चा मुजुको टुक्रा हो हाम्रो जग्गा जमिन बेचेर हामीले जो गर्न हामी त यहाँ सम्भव छैन हाम्रो यति ठुलो रकम छ होइन हाम्रो सबै आग्रह छ सबैसँग हाम्रोले मेरो बच्चालाई बचाइदिनुहोस् सक्दो सहयोग गरेर र भन्नु के छ र हामीहरूलाई त्यो बच्चा चाहिँ अलि अम्बुको टुक्रा भोलि भने मेरो बच्चाले जसरी बचाइदिनुहोस् बाबु मलाई बचाइदिनु हजुर मलाई बचाउनु कति यहाँ पढ्छौ वनमा अनि कसैले सहयोग गर्न चाहनुभयो भने तपाईँलाई सम्पर्क गर्नुहुनेछ तपाईँको मोबाइल नम्बर र खाता नम्बर पनि बताइदिनुहोस् न है मेरो मोबाइल नम्बर हो अन्ठानब्बे सडसठ छब्बिस पच्चिस उन्सठ अरू एकचोटि अन्ठानब्बे सडसठ छब्बिस पच्चिस उन्सठ अनि मेरो जो ब्याङ्क एकाउन्ट हो मेरो बच्चाको नामबाटै छ अनि मेरो बच्चाको एकाउन्ट नम्बर हो seven zero zero seven one one double zero one five one three one अझ एकचोटि seven zero zero seven zero one zero zero one five one three one यो मेरो मेरो बच्चाको खाता नम्बर हो कुन ब्याङ्कमा हो यो हाम्रो गो ग्लोबल आइबिएन अरू त के गर्नु छ र सक्दो हामीलाई सहयोग गरिदिनुहोस् प्लिज मेरो हाम्रो बच्चालाई बचाइदिनुहोस् भोलि अनेको यो भनेको हाम्रो मुटुको टुक्रा हो हामी जो पनि गर्न तयार छौँ यसको लागि तर हाम्रो सम्भव नभए हुनाले सबैलाई हामीलाई हेल्प माग्नु पर्ने भयो यस्तो भयो यहाँनिर उहाँका दाजुभाइ हुनुहुन्छ यहाँको शुभ नाम चाहिँ मेरो नाम कृष्ण कुमार बस्नेत उहाँको भन्दा धेरै हैसियत त साँच्चै भन्नुपर्दा अब छेउ पनि लाग्दैन सम्पत्तिले पनि अब एक लाखको सम्पत्ति छ भने उहाँ अब सोध्नै नसक्ने साठी सत्तरी लाखको उपचार खर्च लाग्दा त हामीले सोध्नै नसकेको कुरो हो तपाईँ त विदेश बसेर पनि आउनुभएको मान्छे हो कसैले सहयोग गर्न चाहनुभयो भने तपाईँको मोबाइल नम्बर बताइदिनुहोस् न मेरो कसैले कोही मित्रजनहरू साथीभाइ अब कसैले हामीलाई सहयोग गर्न चाहनुभएको छ भने मेरो मोबाइल नम्बर हो अन्ठानब्बे चार एकात्तर जिरो अडचालिस पचास पिन्ती छ हजुरहरूलाई मेरो मेरो छोरा बचाइदिनुहोस् मेरो मा छोराप्रतिको माया नतोडिदिनुहोस् बिन्ती छ हजुरहरूलाई बचाइदिनुहोस् आदरणीय देश विदेशमा रहनुभएका श्रोता यी रेसुङ्गा नगरपालिका वडा नम्बर एघार साबिकको सिमिचोर निवासी यी बिनबहादुर बस्नेत र जसोदा बस्नेतका छोरा आठ वर्षीय अमित बस्नेतको यो सबैभन्दा महँगो रोग लागेको छ उनलाई बचाउनका लागि तपाईँहरू जति सक्नुहुन्छ त्यति सहयोग गरिदिनु होला भन्दै म उहाँहरूसँग यो कुराकानी यही बिटमार्न चाहन्छु हजुर हुन्छ हुन्छ नमस्ते नमस्ते अब सुनाउ गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटो जहाँ विपत्ति त्यहाँ ओजेलका खबरको उपस्थिति यसो भनिरहँदा सायद नहोला सयुक्ति किनकि हामीले बढी मात्रामा विपत्तिमा परेका परिवारको खबर उठान गर्दै आएका छौँ र एकपछि अर्को हुँदै ती परिवारको उद्धार पनि हुँदै आएको छ तर पनि यो चाप ठेकिरहन सक्ने अवस्था छैन यसर्थ पनि हामीले अब अति पीडित परिवारका पनि अति पीडित परिवार छानेर मात्रै बिचल्लीको कथा उठान गर्ने भएका छौ हामीसँग थुप्रै पीडित परिवारको बिचल्लीको कथा रेकर्ड भइसकेको छ तर पनि हामी ती सबै प्रसारण गर्न असमर्थ छौ ती मध्ये आज हामी अति पीडित परिवार गुल्मीको पराल्मी गाविसका रेखबहादुर बुढाथोकी र उहाँकी छोरी श्यामकलाको बिचल्लीको कथा आजको जीवनको गोरेटो बाटोमा पस्किँदैछौँ पराल्मी गाविस वडा नम्बर तिन छापा गाउँका रेखबहादुर बुढाथोकी छब्बिस वर्षसम्म साउको ऋण तिर्न नसकेर उनै साउको घरमा बाँधा बस्नुभयो उहाँका छोरा थिएनन् दुई छोरी मध्ये एउटीको विवाह भयो अर्की छोरी श्यामकला मात्रै छोराको भूमिकामा रहनु भएको छ छब्बिस वर्षीय श्यामकला बुढाथोकी बाल्यपनदेखि नै मजदुरी गरेर बाबुआमा पाल्दै आउनु भएको थियो तर अहिले उहाँ आफै बिरामी परेपछि ठुलो विपत्ति आइपरेको छ त्यसमाथि हालै उहाँकी आमाको मृत्यु भयो सम्पत्तिका नाममा सानो खरको झुपडी वृद्ध बाबु अनि बिरामी छोरी र त्यही बखत आमाको मृत्यु हुँदा त्यो विपदमा गाउँवासीले चन्दा उठाएर क्रिया खर्च उम्काए अहिले घरमा गाउँवासीले त्यही मानो चामल उठाएको बिस पच्चिस किलो चामल सिवाय अरू केही छैन गाउँवासीले छोरी क्रिया बस्न हुँदैन भन्दा भन्दै पनि श्याम कलाले आमाको काज क्रिया छोरा सर भयो आमाको काज क्रियाबाट उम्किएपछि बिरामी श्याम कलाले छिमेकीहरूसँग गुहार माग्नुभयो अन्तत छिमेकीहरूले ओजेलका खबरलाई विकल्प रोजेर हामीलाई खबर गरे सोही अनुरूप आज हामी यही बिचल्लीमा परेको परिवारको घरमा आइपुगेका छौँ र स्थानीय स्थानीयवासी एवं उनै पीडित रेखबहादुर र उहाँकी छोरी श्यामकलासँग कुराकानी गर्न गइरहेका छौँ